नमस्कार अनि शुभ प्रभात दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीबाट तपाईँलाई स्वागत छ आवाजबाट बसुम कुमार र यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुऱ्याउनको लागि मेट्रो रिजनको सहयोग मिलिरहेको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ सुधाजी आज पनि विविध जानकारी प्रस्तुत गर्नको लागि तपाईँको माझमा उपस्थित भइसकेका छौँ कार्यक्रममा रहेर विश्वस्त आजको पञ्चाङ्ग राशिफल रेडियो अर्पण एक सय चार प्रसारण हुने कार्यक्रमको रूपरेखा सँगसँगै तपाईँले नै पठाउनु भएका जन्मदिनका शुभकामनाहरू व्यक्त गर्ने गर्छौँ कार्यक्रमको थालन गरौँ आजको पञ्चाङ्गबाट आज मिति दुई हजार सत्तरी साल साउन अठार गते शुक्रबार श्रवण कृष्ण पक्ष एकादशी तिथि नेपाल सम्बत एघार सय तेत्तिस सन् दुई हजार तेह्र अगस्त दुई तारिक पञ्चाङ्गपछि लागौँ राशिफलतर्फ बाह्र राशिफलले तपाईँको दिनलाई कसरी देखाउँछ त सुरुमा मेष राशिबाट मेष राशि हुने तपाईँको लागि पत्र पत्रिका सम्पादन प्रकाशन आदिका कामबाट भने राम्रो फाइदा हुने देखिन्छ फाइदाको पढाइ लेखाइको कुराबाट भने आवश्यक सहयोग मिल्नेछ वृष राशि हुने तपाईँको लागि अतिथि आगमनको समय रहेको देखिन्छ रचनात्मक काम बन्ने देखिन्छ राम्रो समाचार आउने खालको समय पनि छ आर्थिक उन्नति हुने खालको दिन पनि रहेको देखिन्छ मिथुन राशि मिथुन राशि हुने तपाईँको लागि अप्रिय समाचार सुन्नमा आउनाले गर्दा तपाईँको मन खिन्न हुने खालको समय छ मनमा चिन्ता बढ्ने खालको समय रहेको छ कर्कट राशि कर्कट राशि हुने तपाईँको लागि खेलकुदमा तपाईँको सहभागिता हुनेछ परिवारजनबाट एकदम राम्रो सहयोग मिल्नेछ विदेश यात्राको लागि अनुरोध आउने देखिन्छ सिंह राशि सिंह राशि हुने तपाईँको लागि यतिखेर बोलेको कुरा टुङ्गो लाग्ने तथा पढाइ लेखाइको क्षेत्रमा पनि एकदम प्रगति हुने खालको समय देखेको देखिएको छ केही निर्णय गर्दा भने विचार गर्नुहोला कन्या राशि कन्या राशि हुने तपाईँको लागि जागिरबाट तपाईँलाई एकदम फाइदा हुने खालको समय रहेको देखिन्छ यात्राको लागि एकदम राम्रो समय पनि छ काम सम्पन्न हुनेछ तुला राशि तुला राशि हुने तपाईँको लागि अरूको विवादमा आफू पर्न पनि सक्नुहुन्छ नराम्रा मान्छेको सङ्गतको प्रभाव पर्ने देखिन्छ सामाजिक काम गर्दा भने एकदम राम्रो हुने देखिन्छ वृश्चिक राशि हुने तपाईँको लागि आजको दिन त्यति उचित रहेको देखिन्न माया प्रेममा भने रमाइलोको समय रहेको छ परिवारमा एकदम रमाइलोको समय आएको छ काम बन्ने खालको समय पनि छ धनु राशि हुने तपाईँको लागि तपाईँले भएको कामको नतिजा एकदम राम्रो आउने खालको दिन रहेको छ परिश्रमको परिश्रमको फल मिल्ने खालको समय पनि छ यात्राको लागि राम्रो अवसर आउनेछ मकर राशि मकर राशि हुने तपाईँको लागि काम एकदम राम्रो समय आएको देखिन्छ पुराना काम सजिलै सम्पन्न हुनेछन् नयाँ कामको कामबाट राम्रो आर्थिक लाभ हुने खालको समय पनि छ कुम्भ राशि कुम्भ राशि हुने तपाईँको लागि परिवारमा केही खटपट हुनेछ काम गर्नको लागि पहिलाको जस्तो जाँगर नआउन पनि सक्छ पुरानै काम गरिराख्नु नै उचित हुनेछ र अन्त्यमा मेन राशि र अन्त्यमा मेन राशि हुने तपाईँको लागि सानातिना अवरोधहरू आइरहने देखिन्छन् शिक्षातिर मन जाने देखिन्छ समस्या आयो भन्दैमा काम गर्न भने नछाड्नुहोला धैर्य गर्नुहोला वास्तवमा बाह्र राशिफलले जे जसो भने पनि हामीले आजको दिनलाई सही तरिकाबाट अगाडि बढायौँ र आजको दिनमा सही तरिकाबाट आफ्नो कामलाई अगाडि सुचारू गर्यौँ भने अवश्य पनि आजको दिन राम्रो रहनेछ तपाईँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ सुधा सिंह आज पनि तपाईँको साथमा प्राविधिक मित्र रिजनसँगै आवाजबाट सोम कुमार सो वैविध जानकारी प्रस्तुत गरिरहेको छु अब लागौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्सको उन्नाइस घन्टे प्रसारणमा के कस्ता खालका कार्यक्रमहरू प्रसारण हुन्छन् त कार्यक्रमको रूपरेखातर्फ तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति शुभ बिहानी सुनिरहनु भएको छ यस लगतै तपाईँले विभिन्न गीत सङ्गीत सुन्न सक्नुहुनेछ आठ बजीसम्म आठ बजेको समय हो ट्राफिक खबर ट्राफिक खबर लगत्तै नेपाल चौतारी सुन्न सक्नुहुनेछ नेपाल चौतारी लगत्तै नौ बजेको समय हो नेपाल वाणी समाचारको नेपाल वाणी समाचार लगत्तै दस बजीसम्म लोकसङ्कार सुन्न सक्नुहुनेछ दस बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगत्तै आधुनिक यात्रा प्रत्यक्षको साथमा एघार बजीसम्म सुन्न सक्नुहुनेछ एघार बजेको समय हो अर्पण खबरको र अर्पण खबर लगतै तपाईँले जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ बजेको समय नेपाल वाणी समाचारको नेपाल वाणी समाचार लगतै एक बजेसम्म त बलिउड सुन्न सक्नुहुनेछ एक बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै चम्पा चमेली रेडियो अडियोबाट सुन्न सक्नुहुनेछ र दुई बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगतै अर्पण समर्पण सुन्न सक्नुहुनेछ वृद्धि कङ्क्रिटले प्रायोजन गरेको छ तिन बजेसम्म तिन बजेको समय हो नेपाल बाढी समाचारको नेपाल बाढी समाचार लगतै तपाईँ सुन्न सक्नुहुनेछ हामीलाई अर्पण क्विज टाइम चार बजेसम्म चार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै विभिन्न गीत सङ्गीत सुन्न सक्नुहुनेछ गीत सङ्गीत लगतै पाँच बजेको समय हो अर्पण बुलेटिन अर्पण बुलेटिन लगतै पाँच तिसदेखि छ बजीसम्म हाम्रो आवाज सुन्न सक्नुहुनेछ छ बजेको समय हो नेपाल बाढी समाचारको छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार सात बजेको समय हो अर्पण शुभ साँझको शीतल इन्टरप्राइजेसले प्रायोजन गरेको छ सात तिसदेखि आठ बजीसम्म सिआइएनको साझा खबर आठ बजेको समय हो नेपाल वाणी समाचार नेपाल वाणी समाचार लगतै बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म र नौ पन्ध्रदेखि दस बजेसम्मको समय हो सुर्ती सम्वेक उज्यालो नाइन्टी भएको छ दस बजेको समय हो नेपाल एफएम समाचार र नेपाल एफएम समाचार लगतै एघार बजीसम्म रेडियो अडियो काठमाडौँबाट खुलदुली डट कम सुन्न सक्नुहुनेछ बेलुका एघार बजीबाट भोलि बिहान चार बजीसम्म विश्राम लिनेछौँ भोलि बिहान चार बजे प्रवचन माला सँगसँगै उपस्थित हुने गर्छौँ पाँच तिसदेखि छ बजीसम्म प्रभात बाँडी सुन सक्नुहुनेछ नेपाल बाँडी रेडियो नेटवर्कबाट छ बजेको समय हो सिआइएन साझा खबरको छत्तिसदेखि सात बजीसम्म बाँडी बहस नेपाल बाँडी रेडियो नेटवर्कबाट सात बजेको समय हो अर्पण स्थानीय समाचार र अर्पण स्थानीय समाचार लगतै शुभ बिहानीको अर्को नवीन श्रृङ्खलाको साथमा पुनः उपस्थित हुने गर्छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्सको उन्नाइस घन्टा प्रसारणमा प्रसारण हुने कार्यक्रमको रूपरेखा पछि अब लागौँ तपाईँले नपठाउनु भएको जन्मदिनको शुभकामनातर्फ Happy birthday! आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णलाई सर्वप्रथम त जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु र आज जन्मदिन पर्नेमा हुनुहुन्छ पूर्वी चितौन कठार गाविस चार शान्ति बजारमा निवासी रञ्जिता खनालको आज परेको जन्मदिनको अवसरमा उहाँलाई शुभकामना दिन चाहन्छु र उहाँलाई शुभकामना दिनेहरूमा हुनुहुन्छ श्रीमान ध्रुवराज खनाल त्यसै गरी ससुरा भक्तराम खनाल सासु रमादेवी खनाल त्यसै गरी दिदीहरू विमला शर्मिला त्यसै गरी दाई श्रीराम खनालले उहाँलाई जन्मदिनको शुभकामना दिनुभएको छ यसै गरी रञ्जितालाई जन्मदिनको शुभकामना दिनेहरूमा उहाँको माइती पक्षबाट बुबा सूर्यप्रसाद देवकोटा त्यसै गरी मम्मी राधा देवकोटा र भाइ सुरज देवकोटाले जन्मदिनको शुभकामना व्यक्त गर्नु भएको छ यिनै विविध जानकारी सँगसँगै आजलाई पनि कार्यक्रमबाट विदा माग्ने बेला भएको छ सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ प्राविधिक मित्र रिजनलाई विशेष आभार प्रकट गर्दै कार्यक्रम शुभ बिहानीको आजको यो श्रृङ्खलाबाट माग छ तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार सबै मिलेर सुनाउ साथ रेडियो अर्पण